नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट एमालेको नवौ महाधिवेशन चुनावको अन्तिम परिणाम आशा आउने पार्टीलाई एकताबद्ध बनाएर लैसाने नवनिर्वाचित निर्वाचित अध्यक्ष ओलीको प्रतिबद्धता सरकारले पेश गरेको बजेटमाथि व्यवस्थापिका संसदमा छलफल चल्दै मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यवसायिक कफी खेतीको प्रबन्धन आवश्यक भएको पूर्व अर्थमन्त्री कोइरालाको भनाई रुसको राजधानी मस्कोमा भएको मेट्रो रेल दुर्घटनामा एक्काइसजनाको मृत्यु पूर्वी र उत्तरी गाँजा क्षेत्रका बासिन्दालाई सहर छोडेर सुरक्षित स्थानतर्फ लाग्न इसरायलको आदेश र इण्डो नेपाल मार्शल आर्ट खेलको च्याम्पियनसिप प्रतियोगिता काठमाडौँमा सारी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 एक हजार एकाउन्न मत प्राप्त गर्दै विजय हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी सुरेन्द्र पाण्डेले एक हजार तेइस मत प्राप्त गर्नुभएको छ उपमहासचिवमा नेपाल पक्षका घनश्याम भूषाल र ओली पक्षका विष्णु पौडेल विजयी हुनुभएको छ सचिवमा नेपाल पक्षका भीम आचार्य गोकर्ण विष्ट योगेश पर्साई विजय हुनुभएको छ भने ओली पक्षमा प्रदीप गेवाली र पृथ्वी सुब्बा गुरूङ विजय भएका छन् पदाधिकारीमा सबैभन्दा धेरै सचिवका उम्मेद्वार गोकर्ण विष्टले बाह्र सय सात मत ल्याउनु भएको छ भने दोस्रोमा प्रदीप गेवालीले एघार सय छ मत प्राप्त भएको छ केन्द्रीय सदस्यको मतगणना भने रातभर जारी रहने र आज नतिजा आउने एमालेको निर्वाचन आयोगले जनाएको छ महाधिवेशनले विधान संशोधन गर्दै पन्ध्र सदस्य पदाधिकारी बनाउने निर्णय गरेको थियो दुवै पक्षले प्यानल बनाएर निर्वाचनमा भाग लिए पनि पदाधिकारीमा भने मिश्रित नतिजा आएको हो निवर्तमान अध्यक्ष भने पदेन पदाधिकारी हुने व्यवस्था छ एमालेको नवौ महाधिवेशनबाट अध्यक्षका पदमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर लैसाने बताउनु भएको छ अध्यक्षमा निर्वाचित भएपछि भक्तपुर बालकोटको आफ्नै निवासमा गैराती पत्रकारसँग कुरा गर्दै वहाँले एमालेलाई विचारमा स्पष्ट पार्टी र व्यवहारमा एकताबद्ध सुदृढ र गतिशील बनाएर लैसाने प्रतिबद्धता जनाउनु भएको हो बहुदलीय जनवादको सिद्धान्तलाई ध्यानमा राखेर अगाडि बढ्ने बताउँदै वहाँले भन्नुभयो पद विशेषतालाई होइन देश र जनताको समस्या समाधान गर्न अगाडि बढेको हो यसैका लागि म लाग्नेछु ओलीले हिमाली पार्टी देश र जनताको समस्या समाधानमा लागिरहने बताउँदै अनेकौं विचार एवं प्रवृत्ति बोकेका व्यक्तिलाई शक्तिलाई समेटेर समेत अगाडि बढ्ने बताउनुभयो एमालेका नवनिर्वाचित उपाध्यक्ष युवराज गेवालीले अब गुटलाई बिर्सेर नयाँ ढंगले अघि बढ्ने बताउनुभयो उपाध्यक्ष गेवालीले मतको सम्मान गर्दै अध्यक्ष केपी शर्माले अघि बढ्नुपर्ने र अरू सबै पदाधिकारीको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो नवनिर्वाचित सचिव प्रदीप गेवालीले महाधिवेशनको निर्वाचन परिणामसँगै अब गुट अन्त्य भएको बताउनु भयो उहाँले पार्टीकै कताबद्ध बनाउन अध्यक्षका प्रयाससित माधव कुमार नेपालको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो नेकपा मालेको महिलातर्फका केन्द्रीय सदस्यको अन्तिम परिणाम सार्वजनिक भएको छ महिलातर्फका केन्द्रीय सदस्यको सत्र सदस्यमा ओली प्यानलबाट नौ र नेपाल पक्षीबाट अर्चनाले जितेका छन् ओली प्यानलका थम्माया थापा राता गेवाली सावित्रा भूषाल सुजिता साकी सीता पौडेल सेहिन सुब्बा लिम्बु गोमा देवकोटा र डाक्टर शिवमाया तुम्बा हाफी विजय भएका छन् एमाले युवा नेता सूर्य थापाका अनुसार नेपाल प्यानलबाट रामकुमारी सांक्रे सुशीला नेपाल गौरा परसाई सीता गिरी ममता गिरी गरिमा शाह जयन्ती राई र श्री माया थकाली विजय भएका छन् त्यस्तै महिला तर्फको वैकल्पिक केन्द्रीय सदस्यमा ओली प्यानलबाट मना केसी सीता सुन्दास र नेरूपाल विजय भएका छन् भने नेपाल प्यानलबाट रचना खड्का र निरा जैरू विजय भएका छन् अञ्चलतर्फका केन्द्रीय सदस्यमा मेचीमा हिक्मत कार्की कोशीमा जीवन घिमिरे सगरमाथामा जगन्नाथ रामनाथ खतिवड़ा सनकपुरमा लक्ष्मण पौडेल नारायणीमा विरोध खतिवड़ा बागमतीमा पशुपति चौलागाई र उपत्यकामा जीवनराम श्रेष्ठ गाड़ी हुनुहुन्छ त्यस्तै गण्डकीमा मायानाथ अधिकारी धौलागिरीमा गणेश तिमल सिन्हा लुम्बिनीमा लीलागिरी राप्तीमा केम्मान खड्का भेरीमा एमलाल कणेल सेतीमा मैसुर पाठक महाकालीमा गणेश ठगुन्ना र कर्णालीमा गोरबहादुर गटी अगाडि हुनुहुन्छ अब झण्डै दुई सय मत गर्न बाँकी रहेको र बेलुकीसम्म सबै परिणाम आइसक्ने एमालेको निर्वाचन आयोगले जनाएको छ व्यवस्थापिका संसदको आजको बैठकमा पनि सरकारले पेश गरेको बजेटमाथि छलफल भइरहेको छ संविधान सभा भवन नयाँ बानेश्वरमा सारी बैठकमा सभासदहरूले बजेटमाथि आ आफ्ना धारणा राखिरहेका छन् अर्थमन्त्री रामचरण महतले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेटमाथि हिजोदेखि संसदमा छलफल शुरू भएको हो यसैबीच आजको छलफलमा भाग लिँदै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले हालै सार्वजनिक गरेको बजेटले जनयुद्ध तथा विभिन्न आन्दोलनबाट भएका उपलब्धि र शहीद तथा घाइते परिवारलाई व्यवस्था गरेको आरोप लगाउनु भएको छ उहाँले विभिन्न आन्दोलनको म्याण्डेटलाई सरकारले सम्बोधन नगरे प्रतिपक्षीको रेखाभन्दा माथि बढ़ेर कदम चाल्ने चेतावनी समेत दिनुभयो उहाँले बजेट सतहमा मात्र बगेको तथा कुनै नयाँ कार्यक्रम नभएकाले बजेट सुगर कोटेड बुलेट मात्र भएको टिप्पणी गर्नुभयो दाहालले संक्रमणकालीन अवस्थामा ल्याएको बजेटले मूलभूत राजनैतिक मान्यतामाथिको प्रहार गरेको आरोप समेत लगाउनुभयो सत्तापक्षले नै बजेटको विरोध गरेको प्रति टिप्पणी गर्दै दाहालले सत्तापक्षले सत्तापक्षको तथा विपक्षीले विपक्षीको भूमिका निर्वाह गर्न सदनको ध्यानाक्षण गराउनुभयो त्यस्तै छलफलमा भाग लिँदै नेपाली कंग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले बजेटलाई अगाडि बढाउने नदिने षड्यन्त्र भएको भन्दै आशंका व्यक्त गर्नुभयो उहाँले कृषिमा प्रभावकारी कार्यक्रम आएको भन्दै यसले किसानलाई रूपान्तरणतर्फ अघि बढाउने धारणा राख्नुभयो बजेटको समग्र पक्ष सकारात्मक रहेको उल्लेख गर्दै खड्काले यसको सीमा रेखा भने बढाउनु पर्नेमा जोड़ दिनुभयो यसै गरी नेकपा एमालेका नेता युवराज कुमारीले नेपालमा व्यापार घाटा बढ्दै गए पनि बजेटले त्यसतर्फ ध्यान दिन नसकेको उल्लेख गर्नुभयो लगानी वृद्धि गर्न राजस्व बढाउनु पर्नेमा नेपालको राजस्व आयातमा निर्भर रहेको भन्दै यस्ता अन्तर्विरोधलाई बजेटले सम्बोधन गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो नेकपा एमाले बजेटको समग्र विषयमा समर्थन रहेको भन्दै गेवालीले केही सुधारको भने आवश्यकता रहेको औलाउनुभयो बैठकमा अन्य दलका सभासदहरूले बोल्ने क्रम जारी छ सभासदले आज आफ्नो धारणा राख्ने क्रम सकिएपछि आज पेस्के खर्च विधेयक पारित गर्ने तयारी गरिएको छ पेस्के खर्च विधेयक पारित नभए सरकारले भोलिबाट खर्च गर्न पाउने छैन पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरलाले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यवसाय कफी खेतीको प्रबन्धन आवश्यक भएको बताउनु भएको छ सिन्धुपाल्चोकको सुकुटीमा नवनिर्मित कफी प्रशोधन तथा भण्डारण केन्द्रको उद्घाटन गर्दै कोइरलाले नेपालमा उत्पादित अर्ग्यानिक कफीले अन्तर्राष्ट्रिय ख्याति पाएको सन्दर्भमा यसको व्यावसायिक क्षमतामा वृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो सरकारले कृषि क्षेत्रको आधुनिकरण व्यावसायिक खेतीका लागि थुप्रै सहुलियत दिने गरेको बताउँदै बताउँदै वहाँले त्यसको प्रतिफल खरतैलोमा पुर्याउन सहकारी अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो सिन्धुपाल्चोकका चौतिसवटा गाविसको एक सय हेक्टर क्षेत्रफलमा कपी खेती लगाइएको छ वीरगंजको नगौवामा आज बिहान ट्रकले टेम्पोलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ रक्सोलबाट वीरगंजतर्फ साँदै गरेको ना एक चार तीन दुई नम्बरको टेम्पोलाई सोही दिशाबाट आउँदै गरेको ना चार ख नौ एक चार नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा टेम्पोका चालक सहित दुईजनाको मृत्यु भएको हो टेम्पो चालक वीरगंज उपमहानगरपालिका उन्नाइस नगुहा निवासी बत्तीस वर्षीय मनसुर देवान भारतको आन्ध्र देश हैदराबाद निवासी पतैया पाराका आठ वर्षीय छोराको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी पर्साले सुनाएको छ मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कार्यवाहीको माग गर्दै चालकले सड़क अवरूद्ध गरेको प्रहरीले सुनाएको छ ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेको प्रहरीले सुनाएको छ उता पोखराको सभागृहमा नगर बसको टक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ बसको टक्करबाट सड़क छेउमा हिँडिरहेका धार दिनका गोविन्द गिरीको मृत्यु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 सुरक्षित स्थानतर्फ लाग्न आदेश दिएको छ इजरायलले विद्रोही संगठन हमास विरूद्धको कार्यवाही कड़ा पार्न लागि बताउँदै स्थानीयलाई घर छोड्न निर्देशन दिएको हो उता रूसको राजधानी मस्कोमा भएको मेट्रो रेल दुर्घटनामा एक्काइस जनाको मृत्यु भएको छ दुर्घटनामा पचास भन्दा बढी व्यक्ति गम्भीर घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले सुनाएको छ बोले बोलेभाड र पार्क पोभिडी क्षेत्रको बेस कुदिरहेको मेट्रो रेल लेकबाट उछिटिएको अधिकारीहरूले सुनाएका छन् करिब एक सय यात्रु सवार रेल दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ खेल समाचार नेपाल नेशनल मार्शल आर्ट महासंघको आयोजनामा काठमाडौँमा इण्डो नेपाल मार्शल आर्ट खेलको च्याम्पियनशीप प्रतियोगिता जारी छ तर्फको खेल हिजो नै सकिए पनि दङ इल तर्फको खेल भने आज पनि जारी छ आइटिएफमा नेपालले एघार स्वर्ण पदक जित्दै च्याम्पियन बन्न सफल भएको छ भने भारत दोस्रो भएको छ प्रतियोगितामा महिला नेपालीकी नेपालकी सोनी खड्का र पुरुषतर्फ भारतका अभिनव सिंह उत्कृष्ट खेलाड़ी घोषित भएका छन् र दक्षिण अफ्रिका र श्रीलंका बीचको पहिलो टेस्ट क्रिकेट आजबाट शुरू भएको छ अफ्रिकाको क्याली अन्तर्राष्ट्रिय रंगशालामा बिहान सभा दस बजे शुरू भएको टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको छ हासिम अमलाको कप्तानीमा मैदानमा उत्रेको दक्षिण अफ्रिकाले एन्जेलो म्याथसको कप्तानीमा मैदानमा उत्रिएको श्रीलंकाका दिलरुवान परेराले एक विकेट लिएका छन् तीन एक दिवसीय र दुईवटा टेस्ट खेल्न श्रीलंका अफ्रिका गएको हो एक दिवसीय क्रिकेटमा दुई एकले पराजित भएको श्रीलंका टेस्टमा भने विशेष शुरूआत गर्ने दाउमा छ दिउँसो दुई बजीको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको महाधिवेशन चुनावको अन्तिम परिणाम आशा आउने पार्टीलाई एकताबद्ध बनाएर लैसाने नवनिर्वाचित अध्यक्ष ओलीको प्रतिबद्धता सरकारले पेश गरेको बजेटमाथि व्यवस्थापिका संसदमा छलफल चल्दै मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यवसायिक कफी खेतीको प्रवर्धन आवश्यक भएको पूर्व अर्थमन्त्री कोइरलाको भनाई रुसको राजधानी मस्कोमा भएको मेट्रो रेल दुर्घटनामा एक्काइसजनाको मृत्यु पूर्वी र उत्तरी गाँच क्षेत्रका बासिन्दालाई सहर छोडेर सुरक्षित स्थानतर्फ लाग्न इजरायलको आदेश र इन्डो नेपाल मार्शल आर्ट खेलको च्याम्पियनसिप प्रतियोगिता काठमाडौँमा सारी दक्षिण अफ्रिका र श्रीलंका बीचको पहिलो टेस्ट क्रिकेट आजबाट शुरू अवस्थ दिउँसो दुई बजीको अर्पण समाचार सकियो सुचिता हमाल बिदा भए नमस्कार यस अर्पण समाचार को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर